नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल फोक्सोमा क्यान्सर भएर अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन आग्रह गर्नुभएको छ प्रधानमन्त्री कोइरालासँगै रहनुभएकी मृदुला कोइरालाका अनुसार प्रधानमन्त्रीको रेडियोथेरापी प्रक्रिया मार्फत उपचार शुरू भएको छ उपचारका क्रममा प्रधानमन्त्री कोइरालाले आफू पटक पटक जिन्दगीभर मृत्युसँग लडेको स्मरण गराउँदै आफ्नो स्वास्थ्य भन्दा पनि देशको चिन्ता बढ़ी भएको बताउनु भएको छ प्रधानमन्त्री कोइराला असार दुई गते उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएको हो प्रधानमन्त्री कोइरालाको हिजोदेखि विकिरण पद्धति मार्फत उपचार शुरू गरिएको छ पाँच दिनसम्म विकिरण पद्धति मार्फत उपचार गरे पनि प्रधानमन्त्री कोइराला केही दिनको आरामपछि मात्रै स्वदेश फिर्ता हुनुहुने बुझिएको छ नेकपा एमालेको नौ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरू हुँदैछ शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरूलाई संस्थागत गरौं जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने मूल नाराका साथ काठमाडौँको ब्रिकुटी मण्डपमा आज दिउँसो एक बजे ग्राफिक एनिमेसन थ्री एनिमेसन र मेकानिकल एमिनेसनको प्रयोग गरेर रोबोटबाट महाधिवेशन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकिएको छ महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय सभागृहबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ महाधिवेशनमा करिब दुई हजार तीन सय पच्चिस सय दुई प्रतिनिधि सहभागी हुनेछन् महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै विभिन्न देशबाट पनि अतिथिहरू आउने एमाले जनाएको छ महाधिवेशनको केही बाँकी रहेको सानातिना तयारी गैराती समेत गरेर पूरा भइसकेको महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा महासचिव ईश्वर पोखरेलले बताउनु भएको छ महाधिवेशनमा प्रविधिहरूको भरपूर प्रयोग गर्ने तयारी गरिएको एमाले प्रतिनिधि लगायत सबैलाई बार कोड भएको डिजिटल डिजिटल कार्ड प्रयोग गर्ने र नेतृत्व चयनका लागि एघार घण्टाभित्र मतदान सकेर एक घण्टाभित्रमा नै परिणाम आउने पनि जनाएको छ महाधिवेशनका लागि आन्तरिक रूपमा दुई सय स्वयंसेवक पार्टीले खटाएको जनाएको छ भने सुरक्षा निकायले महाधिवेशन स्थलको बाहिरबाट निगरानी गर्ने मूल व्यवस्थापन समितिले जनाएको छ महाधिवेशनको प्रत्यक्ष गतिविधि वेबसाइट मार्फत पनि प्रदान गरिने जनाइएको छ महाधिवेशन ऐतिहासिक हुने दावी गरेको एमालेमा नेतृत्वका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओली समूहले दावी गर्दै आउनु भएको छ नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ अबको केही बेरमा बस्ने बैठकमा अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गर्नुभएको मूल दस्तावेज र सचिव नेत्र विक्रम चन्द विप्लवले पेश गरेको फरक दस्तावेजमाथि छलफल हुनेछ केन्द्रीय सदस्य सन्तोष बुढाले हिजो दुईवटै दस्तावेज पेश भएको र आजदेखि धारणा राख्ने क्रम शुरू हुने जानकारी गराउनु भएको छ अध्यक्ष मोहन वैद्य किरणले जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा नै ठिक भन्दै यसलाई आधार मानेर जाने प्रस्तावमा सचिव विप्लवले पुरानो कार्यदिशामा परिमार्जन गर्नुपर्ने जोड सहितको फरक दस्तावेज पेश गर्नु भएको छ विप्लवले सशस्त्र जनक्रान्तिलाई व्यवस्थित गर्न जनसङ्घर्षलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ कार्यदिशाकै कारण पार्टीमा समस्या आएको र कार्यदिशालाई थप सशक्त बनाएर जानुपर्नेमा विप्लवको जोड रहेको छ अध्यक्ष जन जनसंविधानका लागि जोड गर्दै मोर्चाबन्दीलाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभएको स्रोतले बताएको छ प्रधानमन्त्री नुरी अल मल्लिकीले इराकलाई विभाजन गराउन सक्ने गरी व्यापक भूभागलाई नियन्त्रणमा लिने लडाकुलाई समर्थन गर्न मेलमिलापको प्रयासका लागि आम माफीको घोषणा गर्नुभएको छ इराकको नयाँ संसदको बैठक नाटकीय रूपमा स्थगन भएपछि प्रधानमन्त्री मलिकीले यस्तो घोषणा गर्नुभएको हो अन्तर्राष्ट्रिय नेताहरूले इराकी राजनीतिज्ञहरूलाई विद्रोहीसँग सङ्घर्ष गर्न एक हुन आग्रह गरेका छन् उनीहरूले इराकी राजनीतिज्ञहरूलाई समय खेर नफाल्न पनि आग्रह गरेका छन् अर्कातर्फ शक्तिशाली जिहादी समूहले सिप भएका पेसागत व्यक्तिहरूलाई हालै घोषणा गरिएको इस्लामी मुलुकलाई सहयोग गर्न आग्रह गरेको छ साप्ताहिक रूपमा टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री मल्लिकीले जिहादीलाई प्राप्त भएको व्यापक समर्थन विभाजन गर्न खोज्नु भएको देखिएको छ जिहादी पूर्व शासक तानाशाह सद्दाम हुसेन तथा सरकार विरोधी आदिवासी समुदायले पाँच प्रान्तका ठूलो भूभागलाई आफ्नो नियन्त्रणमा लिएका छन् त्यसै गरी लाखौं व्यक्ति विस्थापित भएका छन् उहाँले हत्यामा संलग्न व्यक्ति बाहेक राज्य विरुद्ध क्रियाकलापमा संलग्न सबै आदिवासी तथा जनतालाई आफूले आम माफीको घोषणा गरेको बताउनु भएको छ र अन्तमा खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठमा प्रवेश गरेका बीच भोलिदेखि प्रतिस्पर्धा हुने भएको छ यसैबीच क्वार्टर फाइनलमा Brazil Netherlands Germany France Colombia Argentina Belgium र कोस्टारिकाले यसअघि नै स्थान सुरक्षित गरिसकेका छन् हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार